हाम्रो वेबसाइट नेट खोलेर गीत सङ्गीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ मात्र इमेज 97.9 के भएर हाँसेको पनि त छैन यो जिन्दगीमा एउटा अभिशप्त जिन्दगीको पाटो जीवनका थुप्रै बाँझो खेतमा छुटेका छन् शब्दहरूले टिप्न नसकेका मेरा जीवनका पाखाहरूमा छुटेका सम्झनाका शिलाहरू मेरो जीवनमा कतै घुम्न नसकेका मेरा प्रीतका मियाहरू आज म एक एक गरेर केलाउँदैछु जीवनका अनौठा पालहरूसँगै जीवनका अनौठा क्षणहरूसँगै र जीवनमा क्रमबद्ध हुन नसकेका र यत्र तत्र फैलिएका मेरा पुराना स्मृतिहरूलाई आज म समेटिरहेको छु म सोच्छु जीवनको यो यात्रा यहाँसम्म आइपुग्दा पछाडितिर मैले जीवनमा के के कुरा छुटेँ र छुटाए मेरा तिनै छुटिएका कुराहरू मेरा तिनै विस्थापित भएका कुराहरू मेरा तिनै हराएका कुराहरू र मनका कतै बोझिला आँगनहरूमा मनका कतै बोझिला आँगनहरूमा कतै रोप्न नसकेका मेरा प्रितका फुलहरू जब ओइलाउन थालेका छन् त्यति बेलाका स्मृतिहरूले मलाई यहाँसम्म कसरी घिसारेर ल्याए मलाई थाहा छैन डियर कल्याण तर म जब पुरानो फाँटबाट उक्लन्छु जिन्दगीको जब म पुरानो स्मृतिको पानाबाट बिस्तारै चिप्लेर बाहिर निस्कन्छु तब मलाई मेरै पुरानै स्मृतिले तानिरहे जस्तो लाग्छ एउटा फलाम र चुम्बकको जस्तो नाता एउटा बिम्ब र प्रतिबिम्बको जस्तो नाता एउटा घाम र छायाको जस्तो नाता यो जीवन र मृत्युको नाता हुँदो रहेछ डियर कल्याण त्यसैले मान्छेहरू हतार हतार दौडिरहेका छन् मान्छेलाई थाहा छैन हरेक वर्ष मान्छेहरू आफ्नो जन्मदिन मनाउँछन् खुसियालीमा नाच्छन् रमाउँछन् दुई दिनको जिन्दगी भन्छन् सायद त्यसैले होला किनकि घाम र छाया जस्तै लुका मारी गर्दै हिँड्ने जीवन र मृत्युको दोसाधमा घिसिरहने जीवनका पाटोहरू कति विदीर्ण छन् डियर कल्याण म आज तपाईँलाई सुनाउँछु सम्झिएर कतै बिर्सिएर कतै दूर बस्तीबाट आएका मेरा उजाडिँदा सपनाहरू आज मबाट कतै टाढा पुगे जस्तो अनुभव हुन्छ मेरो नाम सुरेन्द्र थपलिया हो डियर कल्याण विक्रम सम्ब दुई हजार छत्तिस सालको भदौ सत्र गते मेरो जन्म काठमाडौँ उपत्यकाको विशाल नगरमा भएको मेरो मामा घर दुम्बा आयो म घरको चौथो सन्तानको रूपमा जन्मेको मेरो तिनजना म कान्छो छोरा हाम्रो परिवारमा दिदी बहिनीहरू थिएनन् त्यसैले धेरै खाँचो लाग्थ्यो दिदी बहिनीहरू भए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो मान्छेसँग जे चिज हुँदैन त्यही चिजले पछ्याउँछ गल्यान मान्छेलाई र मान्छेसँग जे चिज हुन्छ त्यो चिजमा त्यति वास्ता हुँदैन यही हो जीवनमा दुखी रहने र दुखी हुने र दुखी बनाउने बाटोहरू आफूसँग भएको चिजको महत्त्व हुँदैन जो आफूसँग हुँदैन त्यसको असाध्यै महत्त्व हुन्छ सायद मेरो घरमा बहिनी र दिदीहरूको त्यतिकै महत्व थियो जति पाउनेहरूको घरमा हुँदैन मैले सानोमा विशालनगरमै पढेँ टियर कल्याण पछि कक्षा दुईमा पढ्दै जाँदा बुवाले एक दिन मलाई बृहस्पति स्कुलमा लगेर भर्ना गरिदिनु भयो मेरो बुवाको पुतली सडकमा कम्प्युटर पार्ट्सहरूको होलसेल पसल थियो धेरै पहिलेदेखि नेपालमा कम्प्युटर को चलन चल्ती असाध्य बढ्ने बेला हाम्रो बुबाहरूले व्यवसाय सुरु गर्नुभएको थियो त्यसैले खुब चल्थ्यो पसल असाध्य चल्थ्यो र आजसम्म पनि त्यही व्यवसायमा संलग्न छ मेरो परिवार अर्थात् मेरो बुबाहरू म स्कुल जान्थे मभन्दा माथि अर्थात् जेठो दाईको कुरा गर्छु त्यति बेला जेठो दाई सेन्ट जेभियर जाउला खेलमा पढ्नुहुन्थ्यो र माइलो दाई सिद्धार्थ वनस्थलीमा पढ्नुहुन्थ्यो मभन्दा माथिको दाई र मैले बृहस्पतिमा पढ्थ्यो हाम्रो पारिवारिक परिचय त्यति नै हो टियरको ल्याउन र एकजना भाइ हुनुहुन्थ्यो बुबाको काका काकाहरू अर्को घरमा बसेकोले सानैदेखि छुटिएको जस्तै भएको थियो र आफ्नो हिसाब किताब छुट्याइसक्नु भएको थियो बुबाहरूले हजुरबुवा हजुरआमा कतिखेर बित्नुभयो हामीलाई थाहा छैन हामी सानै हुँदा बित्नु भएको अरे बुबा र आमाले त्यसै भन्नुहुन्थ्यो म स्कुल जान्थे मलाई बास्केटबल असाध्यै मन पर्थ्यो डियर कल्याण म काठमाडौँ उपत्यकाबाट थुप्रै पटक बास्केटबल प्रतियोगितामा सहभागी भएको छु मेरो घरमा धेरै मेडल्सहरू छन् मेडल्सहरू छन् र मैले धेरै थुप्रै प्रमाणपत्रहरू र पुरस्कार प्राप्त गरेको छु यसरी मेरो खेलप्रतिको मोह पनि मैले जीवनमा अगाडि बढाउँदै लगेँ समय गुज्रदै गयो समयले सब चिज लतार्दै लान्छ भने जस्तै मेरा बालापनका पर्दाहरू उघारेर बिस्तारै बिस्तारै म कक्षा कोठाहरू उक्लदै गए दुई कक्षाबाट तिन तिनबाट चार गर्दा गर्दै म दस कक्षामा पुगेँ विक्रमसम्म दुई हजार बाहन्न सालको कुरा हो डियर कल्याण त्यति बेला जोड तोडले एसएलसीको परीक्षा चल्थ्यो राम्रोसँग परीक्षामा पास हुनुपर्छ बुबाले त्यही भन्नुहुन्थ्यो दाईहरूको चाहना पनि त्यही थियो सबैको चाहना त्यसै हुन्छ त्यसैले ट्युसन कक्षा घरमा पढाइ यति छिटो बित्यो त्यो वर्ष पत्तै भएन विक्रम सम्बत दुई हजार बाहन्न सालमा मैले एसएलसी दिएँ एसएलसी दिएपछिका रमाइला दिनहरूमा हामी साथीहरूसँग थुप्रै ठाउँ घुम्यौँ बुबाले मलाई घुमाउन दिल्ली लैजानु भयो त्यसै गरी बुबासँग एकपटक म कोरिया पनि गएको छु कम्प्युटरका पार्ट्सहरू ल्याउने क्रममा एसएलसी सकेपछि पहिलोपटकको मेरो विदेश यात्रा मैले फोटो पनि पठाएको छु डियर कल्याण तपाईँलाई यसरी स्कुलका दिनहरू असाध्यै राम्रोसँग बिते दुःख के हो पीडा के हो केही थाहा थिएन खुसी थियो बाबा आमाले सब चिज पुर्याइदिनु भएको थियो काठमाडौँको रैथाने जिन्दगी असाध्यै रोचक थियो असाध्यै रमाइलो थियो दुःख के थियो थाहै थिएन केही कुरा घरमा अलिकति जोडसँग बोल्यो भने बुबाले हाँस्दै सबै चिजहरू उपलब्ध गराइदिनुहुन्थ्यो आमाले त्यत्तिकै माया दाईहरूको स्नेह त्यत्तिकै थियो तर मभन्दा मथिल्लो दाईसँग अलिकति मेरो झगडा पर्थ्यो दाजुभाइको झगडा कहिलेकाहीँ परिहाल्थ्यो सानोको कुरा सम्झन्छु म दाईले मलाई पिटेर मरुँदा आमाले दाईलाई बेसकन पिट्नु भएको थियो तर त्यति बेला गल्ती मेरो थियो ढेर ल्या आज सम्झन्छु त्यो निर्दोष बनाएका जिन्दगीहरू ती निर्दोष दिनहरू ती रमाइला दिनहरू आज कहाँ आफूबाट फुत्किएर टाढा पुगिसके थाहै छैन यो जीवनको यात्रामा छुटिएर गएका तिनै स्मृतिका पनाहरू म आज पल्टाइरहेको छु र म फर्कन्छु बाहन्न सालमा र विक्रमसम्म दुई हजार बाहन्न सालमा एसएलसी दिएपछि मैले प्रथम श्रेणीमा पास गरेँ एसएलसी त्यो सालको रिजल्ट आएपछि र म त्यति बेला यति धेरै खुसी थिएँ डियर कल्याण कि म आफै भन्न सक्दिनँ म धेरै खुसी थिएँ Image FM 97.9 धेर कल्याण दुख्ने घाउमाथि नुन छर्केर हिँड्ने ती दिनहरू र दुख्ने घाउमाथि नुन छडेर हिँड्ने ती मनुवाहरू र दुख्ने घाउमाथि मलम बनेर छर्कने ती मानवहरू फरक फरक बाटो जिन्दगीको फरक फरक गोरेटो जिन्दगीको आउने जाने अनि जाने आउने फरक फरक पच्चापहरू जिन्दगीको तिनै गरुङ्गा पच्चापहरू बोकेर अग्लो पर्खाल आफ्नो अगाडि खडा गर्दै हिँड्नुपर्ने जीवनका अप्ठ्यारा बाटोहरू आफ्नै बाटो आफै बिर्सेर अल्मलिने र रुमल लिने जीवनका अनगिन्ती सम्झनाहरू के गर्दा राम्रो के गर्दा नराम्रो बुझ्नै नसकिने जीवनका अनगिन्ती गाँठोहरू उल्झनहरू पीडाहरू कसरी फुकाउ कसरी व्यक्त गरौँ डियर कल्याण जब जब म अतीततिर फर्कन्छु जब जब म अतीततिर जान्छु तब जीवनमा केही नपाए जस्तो केही गुमाए जस्तो उदासीमा बाँचे जस्तो उजाडमा रहे जस्तो आफ्नो जीवनका अनगिन्ती सम्झनाहरू रहे जस्तै मैले आफूलाई आफ्नो दायराबाट फुत्काउनै सकिनँ ढेर कल्याण त्यसैले त आफ्नो अतीतलाई आफूतिर फर्काएर जस्ताको तस्तै राख्छु र हेर्ने गर्छु कहिलेकाहीँ आफ्नै चलचित्र हेरे जस्तै निर्दोष म कहिलेकाहीँ आफ्नै अनुहारमा आउने विक्षिप्त रेखाहरूले मलाई कोरिरहन्छन् र कोचिरहन्छन् कि जीवन सोचे जस्तो छैन भनेर म यतिखेर जीवनको त्यो सम्झौतामा आफूलाई अनुवाद गर्न चाहन्छु कल्याण जीवनको त्यो सम्झौतामा आफूलाई अनुबद्ध गर्न चाहन्छु र फुकाउन चाहन्छु ती गाँठाहरू ती उल्झनहरू ती पर्खालहरू जहाँबाट म निस्केर यहाँसम्म हिँडिरहेको छु र हिँड्दै गइरहेको छु यसरी मैले विक्रम सम्म दुई हजार बाहन्न सालमा एसएलसी सकेपछि अस्कल क्याम्पसमा भर्ना भए डियर कल्याण र त्यसपछि जीवनका घटनाहरू क्रमिक रूपमा चल्दै गए विक्रमसम्म दुई हजार चौन्न सालमा ठुलो लन्डन गए कम्प्युटर इन्जिनियर पढ्न र अन्ठाउन्न सालमा माइलो दाई अस्ट्रेलिया उड्यो मदेखि माथिको दाई र म नेपालमा थियो दाईको पढाइ ठिक ठिकै थियो र दाईलाई बुबालाई सघाउनु पर्ने भएकोले ऊ नेपालमै बस्ने मनसा व्यक्त गर्यो म कान्छो छोरा पुलपुलिएको छोरा सब चिज बुबा आमाले उपलब्ध गराइदिन्थे त्यसैले सब चिज पाए जस्तो लाग्थ्यो मलाई संसार त्यही थियो मेरो लागि लन्डन मेरो लागि अस्ट्रेलिया काठमाडौँमै थियो जहाँ खुसी हुन्छ त्यही हो स्वर्ग स्वर्ग खोज्न लन्डन र अस्ट्रेलिया पुग्नु पर्दैन डियर कल्याण जहाँ मन खुसी हुन्छ जहाँ मन चङ्गा जस्तै उड्न थाल्छ त्यही हो संसारको सुन्दर सहर त्यही हो संसारको सुन्दर बस्ती शारीरिक रूपमा कहीँ उपस्थिति हुनु भन्दा ठुलो कुरा मानसिक रूपमा उपस्थिति हुनु सुन्दर संसारको प्रतिबिम्ब हो म त्यही बुझ्थेँ र त्यही बुझाइलाई मैले अगाडि निसार्दै लागे विक्रमसम्म दुई हजार अन्ठाउन्न सालको कुरा हो ढेर कल्याण त्यो साल ठुलो दाईको बिहे भयो ससुराली जाउला खेल्थ्यो दाईको विवाह पश्चात भाउजू केही समय बस्नुभयो र त्यसपछि भाउजू पनि लन्डन लाग्नुभयो ठुलो दाई यतिखेर पनि लन्डनमा कम्प्युटर इन्जिनियर छ उसको आफ्नै व्यवस्था भइसक्यो लन्डनमा ऊ कहिलेकाहीँ घुम्नको लागि मात्र नेपाल आउने गर्छ माइलो दाईको अवस्था त्यस्तै थियो हाम्रो देशमा धेरै पैसा खर्च गरेर बुबा आमाहरूले पढाउँछन् तर छोराछोरीहरू जब सक्षम हुन्छन् देश निर्माणमा जुट्ने बेलामा सबै सिपहरू विदेशिन्छ अनि कसरी देशको विकास हुन्छ मात्र राजनीति गर्ने रित्ता दिमागहरूले देश बनाउन सक्दैन जस्तो लाग्छ कल्याण र मेरो देशको अवस्था यतिखेर जुन अवस्था छ त्यसको प्रारूप त्यही हो यसमा नेताहरू मात्र दोषी छैनन् त्यसमा हामी नागरिक पनि जोशी छौँ जो सचेत नागरिक छन् उनीहरू आफ्ना छोरीलाई विदेश पठाउन चाहन्छन् र विदेशमा श्रम गर्न चाहन्छन् र आफ्नो दिमागलाई विदेशी भूमिमा प्रयोग गर्न सिकाउँछन् अनि कसरी मान्छ देश मेरो परिवारको कथा पनि त्यसैसँग मिल्छ डियर कल्याण मैले मेरो परिवारको विरोध गरेको होइन संस्कारको विरोध गरेको मलाई त्यस्तै लाग्छ यसरी दाईको विवाह भयो ससुराली जाउ लाग्यो र त्यसपछि बुबाले कर गरेपछि विक्रम सम्म दुई हजार साठी सालमा माइलो दाईको विवाह भयो दाई र भाउजू दुवै अस्ट्रेलियाबाट आउनुभयो भाउजूको घर त्यति बेला पोखरामा थियो उतै पिरती गाँसेर बिहे गर्न नेपाल आएका थिए दुवैजनाको बिहे भयो अर्थात् दुवै दाईको त्यसपछि विक्रमसम्म दुई हजार बैसठी सालमा आएर बुबाले मदेखि माथिको दाईको विवाह गरिदिनु भयो चितवनबाट भाउजूको घर चितवन थियो दाई सामान लिएर चितवन जाँदा आफ्नो व्यवहार व्यापार बिजनेस चितवनमा फैलाउँदै जाने क्रममा नारायण घाटमा बस्दा त्यही घरको घरबेटीको छोरीसँग परिचय भएपछि उहाँ मेरो भाउजू भन्नुभएको परिचय यति मात्र गरौँ डियर कल्याण र त्यही ठुल दाईको अर्थात् ठुल दाईपछि माइले दाई त्यसपछिको अर्को दाईको विवाहमा विवाहको पार्टीमा मेरो ठुल दाईकी साली बिनुसँग मैले अझ धेरै सामिप्यता देखाएको थिएँ त्यो दिनको पार्टीमा हामी धेरै नाचेका थियौँ र विवाह पश्चात मलाई आमाले जिस्काउनु भएको थियो के हो तैँले बिनुलाई मन पराउँछस् क्या पार्टीमा त जहाँ पनि भिडियो हेर्दा उसैसँग कम्बर मर्काएर नाचेको छस् नि मैले आमालाई आँखा तरेर हेर्थे यो कुरा यत्र तत्र फैलियो र सबैजनाले मलाई जिस्काउन थाले र यो कुरा सायद बिनुको कानमा पनि पुगेछ क्यारे बिनुले फोन गरेर मसँग कुरा गर्न अप्ठ्यारो मान्न थाले मलाई अचम्म लाग्छ डियर कल्याण त्यो दिनहरू सम्झँदा र त्यो विवाहको पार्टीमा साँच्चीकै अलि बेसी वाइन खाएर होला म यति विघ्न नाचेको रहेछु बिनुसँग त्यो भिडियो हेर्दा अझै पनि मलाई अप्ठ्यारो लाग्छ अझै पनि असजिलो लाग्छ हाम्रो website W W dot net खोलेर गीत सङ्गीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ जाने मेरा जीवनका यी पानाहरू आज एक एक गरेर जम्मा गरिरहेको छु म यहाँ उडाएर लाने समयका हावाहरूले तिनै पानाहरूलाई कता टाढा टाढा पुर्याउँछन् थाहै हुँदो रहेनछ र तिनै पानाहरू भरिएका जीवनका अक्षरहरू पनि हावासँगै उडेर जाँदा रहेछन् कहिलेकाहीँ ती अक्षरहरू असारमा पानीसँगै आकाशबाट खसेको देख्छु म डियर कहिलेकाहीँ तिनै शब्दहरू असार साउनको झरीमा आकाशबाट दर्किरहेको देख्छु म र खसिरहेको देख्छु म ती अक्षरहरू सङ्लिएर किताब भनेर बग्दो रहेछ धरातलमा धरतीमा र धरती सँगसँगै टाढा टाढा कतै पुग्ने दूर बस्तीसम्म जाँदा पनि ती अक्षरहरू बाक्लै देखिँदा रहेछन् डियर कल्याण आज म सुनाउँछु तपाईँलाई मेरो कथा तर समयले पढ्न जानेन भने समयले पढ्न सिकाएन भने समयसँगै पढ्न जानिएन भने किताब पानी भनेर बग्दो रहेछ किताब भल भनेर कतै ढलतिर मिसिँदो रहेछ र जीवन किताबविहीन बन्दो रहेछ जब जीवन शब्दविहीन बन्छ जब जीवन किताबविहीन बन्छ तब जीवन निराश र निरर्थक हुन थाल्छ म पढ्छु मेरा अक्षरहरू ढेर्कल्या त्यसैले आज म सुनाउँछु आज तपाईँलाई मेरो कथा बिनु रीति दिल खोलेर भन्नुपर्दा पातली त्यति अग्ली पनि होइन त्यति छोटी पनि होइन त्यति ठुली पनि होइन लामो कपाल जब ऊ कपाल बाक्लो चुल्ठो बनाएर बेर्थी अझ सौन्दर्यमान लाग्थ्यो उसको अनुहार बान्की परेका उसका ती अनुहारभित्रका प्रत्येक पहेलीहरू जब म हेर्न थाल्थेँ साँच्चीकै राम्रो लाग्थ्यो तर दाइकी साली कसरी आँखा लगाउनु टेर्का ल्याउनु मनमा आँखा लाउन सक्दैन थिएँ म कुलो चल्यो प्रसङ्ग चल्यो कुरो र कुलो जता लगाए पनि लाग्छ त्यस्तै त्यसै लाग्दै गयो र उसले बिनुले लाज माने पनि मैले उसलाई पछ्याउन थाले एक दिन मेरो सानी आमाको घर कुपन्डोल थियो र सानी आमाकी छोरी सुशीला दिदी जसलाई हामी सुसु दिदी भन्थ्यौँ र त्यही दिदीले कुरा अगाडि बढाइदिनु भएछ बिन्दुलाई भन्नुभएछ यदि मन मनपर्छ भने म कुरा गरिदिन्छु भनेर त्यो दिन ऊ हाँसी थिए दिदीले मलाई सुशीला दिदीले मलाई फोनबाट सुनाउनु भयो निस्काउनुहुन्थ्यो मलाई म पनि कहाँ कतै भेट भइहाल्छ कि उसँग भन्ने यता कता कौतूहलता जाकिरहन्थ्यो त्यति बेला बिनुले शङ्कर देवमा म थुप्रै पटक अनेक बहाना मिलाएर शङ्करदेव जान नजानी नजानिदो पाराले उसलाई भेट्न थाले हामी भेटेको कुरा एक कान दुई कान मैदान परिवारमा पुग्यो बिनुको घरमा पुग्यो भेट्नलाई कुनै आपत्ति थिएन हामीभित्र दाईले थाहा पाउनु भयो भाउजूले थाहा पाउनु भयो भाउजूले त एउटै घरमा कसरी विवाह गर्ने समेत भन्नुभएछ हामीलाई थाहै थिएन तर सबै कुरा मिलेपछि कसको के लाग्छ सबै कुरा मिल्दै गए र परिवारको दबाव पनि बढ्दै जान थाले आमाले पनि मन पराउनु भएको थिएन दुई बहिनीलाई बुहारी बनाउने आमाको इच्छा थिएन तर सबैले मिल्छन् यिनीहरू भने सबैले जोडी मिल्छ भने दुवैको जोडी सुहाउँछ भने आमाको मुख बन्द भयो मेरो मनभित्र उसप्रतिको माया बिस्तारै पलाउँदै गयो बिनुप्रतिको त्यसपछि हामी अलि अझ अलि नजिक हुन थाल्यो मलाई राम्रोसँग याद छ एकपटक हामी चलचित्र हेर्न जय नेपालमा पुग्दा बिनुको परिवार अर्थात् बिनुको काका काकी पनि आउनु भएको रहेछ त्यो देखिएपछि अझ धेरै कुरा चलेछ घरमा र काका काकीले भनिदिनु भएछ यति मिल्ने जोडी एकअर्कोलाई मन पराउँछन् भने किन चुप लागेर बस्नु जोडी बाँधिदिनु नि जोडी बाँध्ने कुरा भयो मैले एक दिन बिनुलाई सोधेँ तिमी मलाई मनपर्छ उसले त्यो दिन पनि मनपर्छ तर मैले भने तर के तर धेरै धेरै उल्झनहरू पनि त छन् जीवनमा उसले नहम सुस्केर हाले ठिकै छ तिमीलाई मन पर्दैन भने मलाई केही भन्नु छैन तर मलाई त मनपर्छ तिमी उसले लाज मानेर पुलुक्क मतिर मलाई थाहा छ त्यही भएर त सधैँ सधैँ हजुरले भनेकै कुराहरू मान्न थालेकी छु मैले पनि उसले यति मात्र भने त्यत्तिकैमा हामी एकअर्काको आपायुन्डीहरूको ल्याउन् त्यत्तिकैमा हामीले एकअर्कोलाई चाह्यौँ र विवाह हुने दिन पनि हाम्रो नजिक आउन थाल्यो एक काम दुई काम मैदान हुँदै हाम्रो विवाहको कुरा अगाडि चल्दै जान थाल्यो डियर कल्याण विवाहको कुरा अचानक अगाडि चलिरहेको बेला एक दिन मलाई एउटा फोनमा को कसैले भने अर्थात् एकजना केटा मान्छेले भन्यो म तपाईँलाई भेट्न चाहन्छु मैले भने किन उसले यति मात्र भन्यो म बिनुलाई असाध्यै माया गर्छु मैले सुनेको छु तपाईँले बिनुलाई मन पराउनुहुन्छ अरे त्यही भएर पारिवारिक दबावमा उसको विवाह हुँदैछ अरे म तपाईँलाई भेट्न सक्छु त्यो केटाले मलाई यही मात्र भने मैले हुन्छ तपाईँको सेलफोन नम्बर दिनुहोस् म फोन गर्छु भने उसले आफ्नो सेलफोन नम्बर मलाई उपलब्ध गराइदियो किनकि उसले ल्यान्डलाइनबाट फोन गरेको थियो त्यो दिन बेलुकी पखाको याम थियो मलाई थाहा छ बेलुकी पखाको समय थियो जाडोको याम थियो डियर कल्याण त्यही पुस महको कुरा हो अनि मैले उसको सेल फोन नम्बर टिपे र मैले त्यसलाई पट्याएर खल्तीमा राखेँ र म छक्क परे र मैले आफ्नो अतीततिर फर्केँ बिनुलाई प्रश्न गरेको सम्झेँ त्यही सम्झेँ तिमी मलाई मनपर्छ भनेर मैले प्रश्न गर्दा मन त पर्छ तर भनेर ऊ घोरिन्थे मैले त्यो पनि सम्झेँ र त्यसपछि मेरो मन चाहे उसलाई नभेट्ने र तर बारम्बार फोन आउँदै गयो एक दिन त्यही केटा मान्छेले भन्यो तपाईँ अप्ठ्यारो मान्नुहुन्न भने म एउटा कुरा भनौँ मैले हुन्छ भने कसम बिनुलाई भन्नु हुँदैन भने म तपाईँलाई भन्छु मैले हुन्छ भने र त्यसपछि उसले भने मलाई भने बिनु आमा भन्न तयार थिए म झसङ्ग भए ढेर्काले अनि मैले प्रश्न गरेँ के भनेको तपाईँ सही बोल्दै हुनुहुन्छ उताबाट त्यही मान्छेको जवाफ आयो म सही भन्दैछु त्यसैले त म तपाईँलाई भेट्न चाहन्छु म तपाईँसँग भेट्नको लागि उत्सुक छु भेट्नु हुँदैन भने केही छैन तर म आफ्ना मनका कुरा भन्छु ढेर्काले युगौँ बित्यो वर्षौँ बित्यो यो घटना घटेको आजसम्म पनि मनभित्र त्यही कुराहरू खेलिरहन्छ किन समयका झोकाहरूले हिर्काउँछ मान्छेलाई किन समयले जिस्काउँछ मान्छेलाई किन मनभित्र बसिसकेका चिजहरू फेरि फर्केर जाँदैनन् आफ्नो ठाउँमा गोडमा फर्केका चरा जस्तै रातमा किन अस्तित्व मान्दैन जीवनको अस्तित्वले किन बोध गर्न सक्दैन को आफ्नो को टाढाको भनेर किन भावनामा भागिन्छ जिन्दगी किन सपनाले डोडाउँछ मान्छेलाई र डोडाउँदा डोडाउँदै सपनाले यति ठुलो खाडलमा लगेर पुरिदिन्छ किन मान्छे त्यहाँबाट निस्कन सक्दैन ढेर कल्याण म आज सुनाउँछु तपाईँलाई मेरो कथा बस आज सुनाउँछु डियर कल्याण अध्यारोमा देखिने जीवनका अनगिन्ती बिम्बहरू प्रतिकूलमा देखिने तिनै बिम्बभित्रका प्रतिबिम्बहरू र समय सापेक्ष बन्न नसकेका तिनै बिम्ब र प्रतिबिम्बका छायाहरू जब आफैभित्र अध्यारो भनेर कैद हुन्छन् तब जीवन कतै निराश र कतै आशाको द्वन्दमा फस्न थाल्छ जीवन जति जटिल जस्तो लाग्छ जीवन त्यति सरल छ डियर कल्याण जीवन जति सरल जस्तो लाग्छ त्यति नै जीवन जटिल छ जसरी परिभाषा गरे पनि जसरी लेखिए पनि जीवनको कथा लेख्न सकिँदो रहेछ जसरी सम्झाए पनि जीवनले त्यसै गरी चित्त बुझाउँछ जसरी मन बुझाए त्यसै गरी जीवन चुपचाप बस्छ आफू कराउँदा आफूसँगै ठुलो आवाज निकाल्छ जिन्दगीले आफू चुपचाप बस्दा मौन बसिदिन्छ जिन्दगी जिन्दगी अनि हामी हामी अनि जिन्दगी सिक्काको दुई पाटो जस्तो लाग्छ मलाई त्यसैले त मान्छे धेरै जिन्दगीका कुरा गर्छन् र आफ्ना कुराहरू लुकाउँछ र कतिपय मान्छेहरू आफ्ना कुरा गर्दा गर्दै बाँकी जिन्दगी बिर्सिएर जान्छन् भूल के हो गल्ती के हो पश्चाताप के हो सब चिज समयले देखाउँदो रहेछ डियर कल्याण समयभन्दा बलवान अर्को केही छैन यही समयले घाउ बनाउँछ बाक्लो घाउ बनाउँछ यही समयले चोट दिन्छ र आँखाबाट बर्र आँसु झारिदिन्छ र यही समय मलहम बनेर आउँछ त्यो घाउमा र बिस्तारै बिस्तारै मलहमले सबै घाउ पुरिँदै जान्छ र सब चिज ठिक हुँदै जान्छ समयभन्दा ठुलो औषधि केही छैन डियर कल्याण समयभन्दा ठुलो कुरा केही छैन डियर कल्याण मलाई त्यस्तै लाग्छ म कसरी परिभाषा गरौँ तपाईँको अगाडि जीवन बुझेको मान्छे तपाईँ लाखौं लाखका कथाहरू पढ्दा पढ्दै जीवनलाई आत्मसात गरेको मान्छे तर पनि म लेख्न चाहन्छु धेरै पुरानो कथा आज फेरि डियर कल्याण म लेख्न चाहन्छु सम्म दुई हजार पैसठी सालको कुरा थियो यो डियर कल्याण मेरो र बिनुको विवाह हुने कुरा पैसठी सालको माघ महिनाको कुरा थियो दुवै परिवारको रूपमा हामी एकअर्कोलाई चाहिरहेका थियौँ तर बिनुको मनभित्र केही छ भन्ने कुरा मलाई कदा लाग्थ्यो ऊ त्यति खोल्न सकेकी थिइन् ऊ आफ्नो अतीत बिर्सन खोजिरहेको जस्तो लाग्थ्यो बुबाको व्यवसायमा व्यस्त म साथीभाइसँगको सीमितता थियो मेरो बुबाको बानी हामीमा रूपान्तरण भएको थियो बुबा मात्र व्यापार हेर्नुहुन्थ्यो अरू कुरा सोच्नु हुँदैन थियो बुवाले त्यसैले बुवा सफलताका सिँढी उक्लनु भयो जीवनमा सम्पन्नताको कसीमा हामी कतै पनि कमी थिएन काठमाडौँमा अझै पनि हाम्रो वर्चस्व कायम छ डियर कल्याण मैले तपाईँलाई सबै फोटोहरू पठाएको छु यो नितान्त व्यक्तिगत कुरा हो त्यसैले सबै कुरा गोप्य राखिदिनु होला यसरी बेलुसँगको मेरो विवाहको कुरा अगाडि चल्दै गइरहेको बेला अचानक त्यो केटा मान्छे उसको नाम बीबाट आउँथ्यो मानव उसको नाम बिना हो नेपाली मोडलिङ लाइनमा भर्खरै चल्दै गरेको केटा काठमाडौँकै मजस्तै रहे थाने केटा उसले मलाई भेट्ने अनुरोध गर्यो आफ्नो परिचय खुलाएपछि मैले उसलाई भेटेँ उसले यतिसम्म बोकेर ल्याएको थियो कि बिनुले प्रयोग गर्ने प्रयोग गरेको औषधिको र औषधि लेखिएका डाक्टरले लेखेका सबै कागजातहरू उसले बोकेर ल्याएको थियो हामी त्यति बेला दरबार मार्गमा भेटेको गाडी पार्क गरेर उसले एउटा फाइल बोकेर सँगसँगै ल्याएको थियो फाइल के हो भन्दा उसले मलाई फाइल देखायो बछक्क परे त्यसपछि मैले उसलाई भने विनय यो परिवारको तर्फबाट चलेको विवाहको कुरा थियो हाम्रो र बिनु मलाई पनि मन पर्थ्यो मैले नै उसलाई यहाँसम्म ल्याइ पुऱ्याएको यो सबै कुरा हेरेपछि म अब बिनुसँग प्रश्न गर्छु तिमीले उसलाई केही पनि नभन्नु मैले यही भने ढेर कल्याण मैले सही भने कि गल्ती भने मलाई थाहा छैन उसले भने म पनि त्यही भन्छु मलाई पिनु मनपर्छ यदि ऊ आफ्नो इच्छाले तपाईँलाई चाहन्छ भने म खुसी छु तर कतै जबरजस्ती पारिवारिक दबावमा उसले विवाह गरिरहेकी छ भने यो राम्रो कुरा होइन उसले यति मात्र भन्यो मलाई यति मात्र जवाब दिनुहोस् यदि बिनु खुसी साथ तपाईँसँग विवाह गर्दैछ भने मलाई केही छैन म उसलाई असाध्यै मन पराउँछु र उसको विवाह भएको दिनपछि म नेपाल बस्ने छैन म बाहिर जानेछु म नेपाल बाहिर गएर बस्नेछु चाहे जहाँ सुकै होस् उसले यही भने हामी केही बेर बस्यौँ मैले आफ्ना कुरा गरेँ उसले आफ्नो कुरा गरे उसको काका र मेरो काका एउटै अफिसमा काम गर्ने हुनुहुँदो रहेछ सानो काठमाडौँ परिचय त त्यतिकै भइहाल्छ डियर कल्याण हामी करिब आधा घन्टा बसेर छुट्टियौँ म त्यहाँबाट निस्किएर घर आएँ घर आएपछि लन्डनबाट दाईले फोन गर्नुभयो र भन्नुभयो तिमीहरूको सबै ठिक छ होइन मैले ठिकै छ भने केही पनि भनेर त्यसपछि अर्को दिन म अफिस गएको थिएँ पुतली सडकमा अफिसमा एकजना दाङबाट कम्प्युटरका सामान लिन आउनुभयो म सामान दिँदै थिएँ अचानक मैले बिल बनाउँदै जाँदा गल्ती गरेछु करिब पैँतिस हजारको गल्ती भयो अनि उहाँले मलाई भन्नुभयो ताई तपाईँ सधैँ हँसिलो हुनुहुन्थ्यो कहिले पनि गल्ती गर्नु हुँदैन थियो तर आज किन यस्तो मलाई अचम्म लागेको छ तपाईँ तनावमा हुनुहुन्छ तनाव नलिनुहोस् सब चिज छ तपाईँसँग यस्तो असल बुबा आमा हुनुहुन्छ किन तनाव लिनुहुन्छ तनाव त बरु हामीले लिने हो त्यो भाइले मलाई यसै भन्नुभयो त्यो भाइको दाङको घोराईमा ठुलो कम्प्युटर पसल छ म उसलाई राम्रोसँग चिन्छु र उसले पनि मलाई राम्रोसँग चिन्छ उसले त्यो भनेपछि म जसँग भाइ ढेर कल्याण हो तनावमा बस्नु हुँदैन त्यो दिन बेलुका बिनुले मलाई फोन गरे र फोन गरेपछि भेट्ने अनुरोध गएँ म गएँ तर मैले उसलाई केही भन्न सकिनँ अलिअलि कुरा गर्दै गएँ र बिस्तारै केही कुरा राखे त्यसपछि ऊ अलिकति तनावमा देखि र मैले भने हामी भोलि फेरि भेटौँला म धेरै बेर कुरा नगरेर त्यहाँबाट फर्किए डियरकल्या र अर्को दिन फेरि विनयले फोन गर्यो नयाँ जीवनको शुभकामना थियो र फेरि फोन गरे मैले फोन उठाएर भने तपाईँको कुरा भयो बिनुसँग भनेर मैले सोधेँ तिम्रो कुरा भयो कि भएन मेरो कुरा भएको छैन उसले फोन गरे पनि मैले उठाउन सकेको छैन मैले भने मसँग पनि त्यही समस्या छ त्यसपछि मैले एउटा कुराको निचोड निकाले ढेर कल्याण र मैले बिनालाई भने हामी दुवैजनाले बिनुलाई बोलाउँ र बिनुसँग कुरा गरौँ बिग्रेको केही छैन उसले हुन्छ भने ढेर कल्याण विक्रमसम्म दुई हजार पैँसठी सालको माघको सत्र गतिको कुरा हो म राम्रोसँग सम्झन्छु काठमाडौँमा जाडो थियो बाक्लो जाडो थियो त्यति राम्रोसँग काम लाग्न सकेको थिएन हामी एउटा दरबार मार्गको रेस्टुरेन्टमा बिनुलाई बोलाउने निर्णय गऱ्यौँ र म बिनुलाई लिन उसको घर गएँ र सँगसँगै गाडीमा बसालेर हामी दरबार मार्ग आयौँ र त्यसपछि बिनु र म निस्क्यौँ र जहाँनिर विनय बसेको थियो हामी त्यही ठाउँमा पुग्यौँ त्यहाँ पुग्न साथ बिनु एक्कासी तर्सिदे भने विनय तिमी यहाँ कसरी मैले भने बिनु मैले बोलाएको उसलाई केही बिग्रेको छैन बस बिनु डराउँदै मेरो छेउमा बसिदिएकाले म आज सुनाउँछु तपाईँलाई मेरो जीवनको वास्तविक घटना म आज सुनाउँछु तपाईँलाई बस तपाईँलाई सुनाउँछु मात्र तपाईँलाई सुनाउँछु FM 979. डियर कल्याण अप्ठ्यारा अप्ठ्यारा लाग्छन् जीवनका घटनाहरू कहिलेकाहीँ बोझिला बोझिला लाग्छन् जीवनका घटनाहरू कहिलेकाहीँ पर्ने र बेहोर्नेलाई थाहा हुन्छ जीवनका चोटहरू सुन्नेलाई भन्दा सहनेलाई गाह्रो हुँदो रहेछ ती दिनदेखि निरन्तर म तपाईँको कार्यक्रम सुन्थेँ गल्या मैले ढाँटेको होइन पहिला पहिला गाडीमा तपाईँको आवाज सुन्दा लाग्थ्यो मान्छेहरू किन आफ्नो जीवनका कथाहरू पठाउँछन् वा याद कार्यक्रम हो यो जस्तो लाग्थ्यो तर आज कसरी भनौँ डियर म आज स्वयं आफ्नो कथा लेखिरहेको छु सायद मेरो कथा सुन्ने कसैले यसै भन्छ होला आफ्नो आफ्नो सोच आफ्नो आफ्नो बुद्धि र विक्रमसम्म दुई हजार पैँसठी सालदेखि म निरन्तर तपाईँलाई सुन्छु तपाईँलाई मनन गर्छु मान्छेका कथाहरू टपक्क टिपेर जब तपाईँ सुनाउनुहुन्छ तब कहिलेकाहीँ कसैले मेरो जीवनको कथाको पारा च्यातेर चोरेर तपाईँलाई बुझाइरहेको छ जस्तो लाग्छ कति मिल्छन् बुढा पीडाका घटनाहरू कति दुरुस्तै लाग्छन् दुःखका कथाहरू ढेर कल्याण त्यसैले त आज म पनि लेखिरहेको छु मेरो कथा लेख्न मन लाग्यो बढ्न मन लाग्यो दिन मन लाग्यो र आज तपाईँलाई सुनाइरहेको छु म मेरो कथा यसरी त्यहाँ देख्न साथ बिनुले भरि हाँसु ल्याए र मैले बिनुलाई भने तिमी आत्तिनु पर्दैन त्यसपछि मैले कफी मगाएँ कफी आइपुग्यो टेबलमा त्यसपछि मैले भने हामी तिनैजना पढे लेखेका केटा हौ यो देशको युवा पुस्ता हौ हामी हामीले सङ्कोच मान्नु हुँदैन बिनु दिल खोलेर कुरा गर्नुपर्छ हामी तिनजना भेट्नु गलत थियो या सही थियो मलाई थाहा छैन तर म चाहन्छु यदि मेरो माया यदि मैले त्याग गरेर तिमीहरू दुवैजनाको जिन्दगी सफल हुन्छ भने म यो विवाह तोड्न तयार छु मैले यो कुरा साथ विनयले पनि त्यही भने त्यति बेला विनयले भनेको थियो म र बिनु स्कुलदेखिका साथी थियो मैले उसलाई असाध्यै चाहन्थे विगत तीन वर्षदेखि हामी मायामा छौँ थियौ तर गएको करिब छ महिनादेखि हामी बिचमा अलिकति तनाव बढेको थियो तनाव बढ्नुको कारण मैले आज थाहा पाएँ म बिनुलाई माया गर्छु र जीवनभर उसैलाई माया गरिरहन्छु उसको परिवारको दबावको कारण आज उस यो ठाउँमा आएकी छिन् तर यदि ऊ परिवारको कारणले खुसी छ भने म पनि यो विवाह त्याग्न तयार छु त्यो पल टेर मैले बिनुको आँखामा हेरेँ उसले आँखा भरि आँसुले र भने केटी मान्छे बिक्रीको वस्तु जस्तो रहेछ उसले यही भने आज म बेचिन लागेको वस्तु जस्तै छु एकातिर परिवारको दबाव छ अर्कोतिर माया छ परिवारको दबाव गर्दा गर्दै म जससँग विवाह गर्ने मेरो परिवारले चाहना राखेको छु म उसलाई माया गर्न थालेको बिर्सिसकेको छु म यतिखेर दुवैजनालाई माया गर्छु उसले यही भनी टेर त्यसपछि बिना केही बोलेन आकाभरि आँसु ल्याए र रुमालले आँसु पुछ र कफी खाए र एकछिनपछि ऊ गए र ऊ गएपछि मैले मिनुसँग सबै कुरा सोधे उसले सबै कुरा हो भने आफूले जीवनमा गरेका गल्तीहरू उसले जस्ताको तस्तै भने हो प्रेममा गल्ती हुन्छ म उसलाई चाहन्थे अझै पनि चाहन्छु तर मेरो जीवनमा तपाईँ आएपछि र परिवारको खुसी हेरेपछि मैले तपाईँलाई चाहे मैले गल्ती गरेँ कि सही गरेँ थाहा छैन उसले यति मात्र भने डियर कल्याण त्यसपछि हामी त्यहाँबाट छुट्यौँ छुट्टिएपछि घर गए घरको माहौल त्यस्तै थियो परिवारको माहौल त्यस्तै थियो र मैले त्यो विवाहलाई सही रूप दिए किनकि विनय मसँग बारम्बार सम्पर्कमा थियो र बिस्तारै विनय मदेखि टाढिँदै गयो र बिनु मेरो जिन्दगीमा आयो विवाहको दिन हामीले विनयलाई निम्तो कार्ड पठायौँ विनय विवाहमा आए शुभकामना दिएर गयो र त्यो दिनदेखि विनय भेटिएको छैन डियर कल्याण मैले उसका साथीहरू र चिने जानेका मान्छेहरूलाई सोध्छु यतिखेर ऊ अमेरिकामा छ अरे ऊ कहाँ छ मलाई थाहा छैन खोज्ने कुरा पनि भएन हामी पारिवारिक बन्धनमा बाँधिएर पुराना कुराहरू सबै बिर्सिसकेका छौँ हामीसँग यतिखेर छोरी पनि छिन् म सम्झन चाहँदैन तर कहिलेकाहीँ म विनयलाई सम्झन्छु विनय यदि तिमी यो कार्यक्रम सुनिरहेका छौ र तिमी कतै छौ भने मलाई सम्पर्क गर मैले फेसबुक मार्फत पनि तिमीलाई धेरै खोजिरहेको छु तर पाइरहेको छैन तिम्रो त्याग हो कि साँचो माया हो मैले बुझ्न सकिनँ तर बिनुले मलाई दिएको माया मेरो जीवनको सफल बाटो भनेको छ उसले आफ्नो गल्ती महसुस गरे मसँग अहिले पनि बारम्बार कहिलेकाहीँ जब मैले उसलाई गाली गर्छु रुन्छे र आफूले गरेको गल्तीको प्रायश्चित गर्छ र कहिलेकाहीँ तिमीलाई मिस गरे जस्तो गर्छ तर मैले चुपचाप देखिरहेको छु विनय तिमी कतै छौ र यो कार्यक्रम सुनिरहेका छौ भने यो जिन्दगी हो तिमीले गुमायो मैले पाएँ तर कहिले कहीँ लाग्छ मैले तिमीलाई बिनु सुम्पिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ म अलिकति जिद्दीमा थिएँ मैले अलिकति जित्न चाहन्थेँ मैले उसलाई पाउनै चाहन्थेँ त्यसैले मैले तिमीलाई हटाएर उसलाई आफ्नो बनाए गल्ती मेरो हो या तिम्रो मलाई थाहा छैन तर तिमी कुन परदेशमा छौ विनय प्लिज यदि यो कार्यक्रम सुनेका छौ भने मेरो सम्पर्कमा आऊ भागेर टाढा गएर माया हुँदैन माया त मनभित्र हुन्छ मनभित्र दीप बालिरहनुपर्छ म यही भन्न चाहन्छु कहिलेकाहीँ तिम्रो कोठा कुरा उठ्छ घरमा कहिलेकाहीँ तनावमा हुँदा कहिलेकाहीँ लोग्ने स्वास्नीको झगडा हुँदा तिम्रो कुरा उठ्छ र तिम्रो कुराले बिनुलाई मात्र होइन मलाई पनि सताउँछ किनकि म त्यो हेर्न चाहँदैन थिएँ तर कहिलेकाहीँ घरमा मनमुटाव हुँदा तिमी बिचमा आए जस्तो लाग्छ अप्ठ्यारो लाए जस्तो लाग्छ यो अप्ठ्यारो मायालाई डोहोऱ्याएर हेरिरहेको मेरो जीवनको कथा आज म सबैलाई सुनाउन चाहन्छु मेरो जीवनमा यस्तो अप्ठ्यारो बाटो म हिँडिरहेको छु तपाईँहरूको जीवनमा यस्तो हुन्छ कि हुँदैन यदि हुन्छ भने धेर कल्याणसँग सेयर गर्नुहोस् मेरो विनम्र अनुरोध छ किनकि म पनि चाहन्छु म जस्तै थुप्रै केटाहरू यो संसारमा बाँचिरहेका छन् म यही जान्न चाहन्छु म जस्तै थुप्रै केटाहरू यसरी केही पीडा केही खुसी बोकेर जीवनको यात्रामा हिँडिरहेका छन् यदि मैले जाने भने मलाई पनि अलिकति खुसी मिल्थ्यो कि बाँच्ने सहारा मिल्थ्यो कि म यही जान्न चाहन्छु बस यही